नमस्कार तपाईँहरूलाई आजको श्रृङ्खलामा स्वागत छ श्रोताहरू संसारभर छरिएर रहनुभएका सम्पूर्ण साहित्य प्रेमीहरूलाई साहित्यिक नमन छ श्रोताहरू गत केही दिन अगाडिदेखि नै मैले राता पौडेलजीद्वारा रचित कृति खलङ्गामा अहमाला एउटी नर्सको डायरी वाचन गर्दै आइरहेको छु योभन्दा अगाडिको श्रृङ्खलामा मैले यस कृतिलाई पृष्ठ एक सय नौसम्म वाचन गरेर रोकेको थिएँ तपाईँहरूले यसभन्दा अगाडि वाचन गरिएका भागहरूलाई पनि सुन्न सक्नुहुनेछ श्रोताहरू मैले प्रस्तुत गर्दै आइरहेका विषयवस्तु तपाईँहरूलाई कस्तो लागिरहेको छ कृपया कमेन्ट बक्समा गएर आफ्नो रचनात्मक प्रतिक्रिया पनि दिनुहोला साहित्यिक सम्बन्धी रचनाहरू सुन्नका लागि यस च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला अब आजको श्रृङ्खलातर्फ प्रवेश गर्दछु आजको श्रृङ्खलामा मैले राधा पौडेलजीद्वारा रचित कृति खलङ्गामा का बाँकी रहेका भागहरू वाचन गर्ने जमर्को गरिरहेको छु श्रोतागण मैले यस कृतिलाई वाचन गरिरहँदा केही कतै त्रुटिहरू आएमा क्षमा प्राप्ति छु अब यस कृतिलाई वाचन गर्ने अनुमति लिन्छु वाचन सुरु हुन्छ पृष्ठ एक सय दसबाट आठमा लेखिएको छ पाँचौँ दिनमा घर मैले आफ्नो बाचा पुरा गरे अस्पतालका सबै साथीको घरमा फोन गरेर उनीहरूका छोराछोरी बा आमा दाई दिदी भाउजू बुहारी जीवित छन् भन्ने खबर पुर्याइदिए नेपालगञ्जमा एक रात बिताएर मङ्सिर दुई गते बिहान सात बजे नै हाम्रो टोली एयरपोर्ट पुग्यो हेलिकप्टरमा काठमाडौँ ओलिन झन्डै डेढ घन्टा लाग्यो अफिसका साथीहरू एयरपोर्टमै लिन आएका थिए मलाई जिउँदै देखेर सबै खुसी भए सरस्वती छेत्री दिदीले त देख्ने बित्तिकै गमलङ्ग अङ्गालो हाल्नुभयो आँसु थाम्नै सक्नु भएन कोठाबाट बाहिरिएर भक्कानिँदै रुन थाल्नुभयो उहाँ निकै नरम स्वभावको हुनुहुन्छ जुम्ला जानु अघि केही समय काठमाडौँ अफिसमा काम गर्दा निकै गाँसिएका थियौँ हामी त्यस दिन सुजनजीले मलाई आफ्नो घर लग्ने इच्छा देखाउनु भयो मन थिएन तर म उहाँको मन तोड्न चाहन्न थिएँ मृत्यु भोगेर फर्केकीले मेरो मुटु आकाशभन्दा फ्राकिलो भइरहेको थियो जहाँ सबै सधैँभर अटाउन सक्छन् म उहाँको घर गएँ मलाई काठमाडौँमा सबै चिज नौलो लाग्यो पहिलोचोटि देखे जस्तो पहिलोचोटि भेटे जस्तो पहिलोचोटि बोले जस्तो त्यो नौलोपनमा पनि कुनै आकर्षण मैले देखिनँ एउटा अर्कै ग्रहबाट पृथ्वीमा झरेको प्राणीलाई जस्तो अनुभूति हुनसक्छ त्यस्तै लागिरहेको थियो मलाई न म यिनीहरूको हुँ न यिनीहरू मेरा हुन् जुम्ला छाडेदेखि गरुङ्गो भइरहेको छातीले झन्झन थिच्दै लगेको म महसुस गरिरहेकी थिएँ बेलुकी अत्यास लागेर घरमा फोन गरेँ म भोलि आउँदैछु लामो कुरा गरिरहन मन लागेन उनीहरूले एयरपोर्टमै लिन आउन खोजे मैले मानेन भने जहाजको ठेगान छैन खै कतिखेर पुगिन्छ कुरा गर्ने बहिनीले पनि छक्क परिहोली मेरो स्वरमा उत्साह भन्ने नै थिएन आफ्नै स्वर आफैलाई बिरानो लाग्दै थियो दुई हजार उनासाठी मङ्सिर तिन गते मैले बेलायती राजदूत लगायत अफिसका साथीहरूको नाममा धन्यवाद कार्ड तयार पारेकी थिएँ हिँड्ने बेला समुदाय गाडी चालकको हातमा राखिदिएँ जहाज उड्न एक घन्टा ढिला भयो भरतपुर एयरपोर्टमा झर्ने बित्तिकै मेरा आँखा न्यासै गेटतिर गए मुखले आउनु पर्दैन भने पनि आइहाले कि भन्ने शङ्का लागेको थियो मनभरि आशाको बाढी उर्लिएकाले हो कि चित्त ठेगानमा नभएकाले प्रत्येक अनुहार मलाई चिने चिने जस्तो लाग्थ्यो रातो साडी लगाएकी एक महिला एयरपोर्टको पर्खालमा अढेस लागेर उभेकी थिइन् मेरा आँखा उनको रातो साडीमा अड्डिए झसङ्ग भए कतै ठुली दिदी त होइन मभन्दा हक्की स्वभावकी हुनुहुन्छ उहाँ बोलेपछि बोल्यो कसैको जोड नचल्ने ठुली दिदी नै हो रहेछ म आफ्नो सामान बोकेर बिस्तारै उहाँतिर पाइला सारिरहेकी थिएँ शारदा शाह गोपाल काफ्ले र अरू केही साथी पनि आएका रहेछन् बिरामीलाई अपरेसन कक्षभित्र छिराएपछि आफन्तहरू जसरी बाहिर कुर्छन् त्यस्तै थियो उनीहरूको मनोदशा म नजिक पुग्न नपाउँदै दिदी झम्टिन आउनुभयो र दुवै हातले मेरो टाउको अठ्याएर धरधर तिरुन थाल्नुभयो निकै बेर अठ्याइरहनु भयो निकै बेर धरधर तिरोइरहनु भयो मानौ मलाई कसैले टपक्क टिपेर लैजाँदैछ उहाँ च्याप्प समातेर रोक्न खोज्दै हुनुहुन्छ आफूभन्दा बलियो अग्ली मोटी रहक्की दिदी त्यसरी ज्यानै छाडेर रुन थालेपछि मैले आँसु थाम्नै सकिनँ म पनि रोइदिएँ मेरो जिउ नै दुख्न थालिसकेको थियो तर दिदीले अठ्याउन छोड्नु भएन उल्टै मैले नै उहाँलाई सम्झाउनु पर्यो कति मान्छे मरेका छन् धेरै साथी जुम्लामै छन् म त अफिसले गर्दा पो अहिले आउन पाएँ मैले भने मरेकै भए पनि चित्त बुझाउनु पर्थ्यो नि मरेको शब्द सुनेर त उहाँ झन् ढाकको छाडेर रुन थाल्नुभयो के गर्नु म रोइरहेकी थिएँ लाज पनि लागिरहेको थियो ठुलो मान्छे भएर के गरेकी दिदी यस्तो भने के भएको छ र मलाई केही भएको छैन चुप लाग्नुहोस् बल्ल तल्ल उहाँको ढाको थामियो आँसु भने बगिरहेकै थियो घर पुगन्जेल पनि घुक्क घुक्क गरिरहनु भएको थियो दिदीको त यस्तो हाल थियो भने बा बाआमालाई कसरी सम्हालौँला भन्ने चिन्ताले म पिरोलिरहेकी थिएँ त्यस्तो भीषण हमलाबाट बाँचेर आएकी छोरीलाई अकस्मात आफ्नो अगाडि देखेर बाको मुटुको धट्कनै रोकिने त होइन आमाको दम फुलेर सासै अड्किने त होइन म यस्तै कुरा सोचेर आतिरहेकी थिएँ सँगै कस्तो पर्यो भने भरतपुर एयरपोर्टबाट हामी जुन ट्याक्सीमा घर गएका थियौँ त्यसका चालक बाको पुरानो साथी हुनुहुँदो रहेछ दुध बेच्ने बेलाको अति मिल्ने साथी एकअर्कालाई देख्ने बित्तिकै चिनिहाल्नुभयो मैले जिन्दगीमा पहिलोचोटि बालाई कसैसँग गमलङ्ग अङ्गालो मारेको देखेँ उहाँहरू केही बेर आपसमै भुल्नुभयो मतिर भएको ध्यानै गएन मलाई एक्लै देख्दा उहाँमा जुन खालको उत्तेजना बढ्न सक्छ भन्ने सोचेर म तर्सिरहेकी थिएँ त्यो अवस्थै आउन पाएन म घरमा जम्मा भएका छरछिमेकसँग कुराकानी गर्न थालेँ त्यतिन्जेल दिदी भित्र छिरिसक्नु भएको थियो म तुरुन्तै आमाको अगाडि परिहाल्न चाहन्न थिएँ मलाई देख्नु अघि आमा र दिदीको कुराकानी होस् भन्न चाहन्थेँ त्यसैले केही बेर छिमेकीहरूसँग बाहिरै भुलिरहेँ भित्र छिर्दा पनि मूल ढोका प्रयोग गरेन मनमा अनेक कुरा खेलाउँदै बिस्तारै पछाडिको ढोकाबाट छिरेँ म त्यस्तरी तर्सिँदै आमाको अगाडि पुगेकी थिएँ भित्र त आमा ठुलो दिदीलाई पो फकाइरहनु भएको रहेछ मितिने दिदी इरादा पाण्डे सँगै हुनुहुन्थ्यो बरु दिदी रोएकै रोए हुनुहुन्थ्यो आमाको एक थोपा आँसु झरेको थिएन सोचे मैले बेकारमा आमाको चिन्ता लिएछु उहाँ त्यही आमा हो जसले सधैँ हामीलाई सिकाउनुभयो रुनु कुनै पनि समस्याको समाधान होइन मलाई देखेपछि पनि आमा उत्तिकै शान्त रहनुभयो उहाँको मन पुरै पग्लिएको थियो तर रुवावासी चलेन बरु भावुक भएर घरिघरि एउटै कुरा दोहोऱ्याइरहनुभयो साह्रै पिर पारिस् न बाबा तैँले बा अलि बढी नै नेस्रिनु भएको रहेछ राति अबेरसम्म मेरै छेउमा बसिरहनुभयो मलाई एक सेकेन्ड छोड्नु भएन बोल्न पनि सक्नु भएन खालि मलाई हेरिरहने सुमसुमाइरहने सायद उहाँका आँखालाई विश्वास भइरहेको थिएन म जिउँदैछु भनेर उहाँ ढुक्क हुन खोज्दै हुनुहुन्थ्यो मलाई छोएर आँखा झिमिक्क नगरी मेरो एक एक सास गनेर म उहाँको न्यानो माया काकी च्यापेर घरको न्यानो ओछ्यानमा पल्टिए जुम्ला आक्रमणको पाँचौँ दिन म आफ्नो घरको ओछ्यानमा थिएँ शरीर जिउँदै थियो आत्मा बेहोस लामो लामो सास फेर्दै टोलाइरहेँ निकै बेर निन्द्रा त जुम्लामै हराएको थियो सधैँ जस्तो दलिन हेरिरहेँ दुई आँखाका काप काप एक्कासी भिजेर आउँथे पुस्थेँ फेरि भिज्थे आँसु सुकेर कख्रक्क सेतो टाटा बसिसकेको थियो कुन बेला भुसुक्क निदाएछु पत्तै भएन कसैले जोरसँग ढोका उघार्यो कि म तर्सन्थेँ चर्को आवाजले बोल्यो भने कानको जाली फुट्ला जस्तो हुन्थ्यो जिउमा काँडा उम्रिन्थ्यो राति एकछिन भुसुक्क निदाउँथे कसैले घाँटी निमुटे जस्तो लाग्थ्यो सास अड्किन्थ्यो गेटी गेटी भएर आउँथ्यो तुरुन्तै बिउजिहाल्थे सपना पनि डरलाग्दो देख्थे अनि पसिनाले लुचुप्पै भिजेर आत्तिँदै उठ्थे मलाई मानसिक तनावको लक्षण देखिन थालेछ क्यारे ज्वरो आयो कसैसँग बोल्न मन नलाग्ने खान मन नलाग्ने घरबाट बाहिर निस्कन मन नलाग्ने अशुद्धि खाएर आराम गर्न थाले एक साता जति घरमै थुनिएर बसेपछि काठमाडौँ अफिसबाट खबर आयो म काठमाडौँ फर्किएँ सुजनजीले गम्भीर हुँदै भन्नुभयो तिमीलाई परामर्श सेवा चाहिन्छ चाहिन्छ भने हामी व्यवस्था गर्न सक्छौँ म केही बोलिनँ फेरि सोध्नुभयो अब तिमी काम गर्न सक्छौ कि सक्दैनौ यो प्रश्नले मेरो आत्मसम्मानलाई भित्रैदेखि हल्लाइदियो म उहाँको ठाउँमा भइदिएको भए सायद यस्तै प्रश्न यसरी नै सोध्थेँ तर जवाब दिने ठाउँमा बसेर सोच्दा मलाई आफ्नो स्वाभिमानमा ठेस पुगेको महसुस भयो यो देश मेरो हो मैले कडा स्वरमा जवाब दिएँ द्वन्द्वको समस्या भनेको सबै नेपालीको साझा समस्या हो जुम्लाको मात्र कुरा होइन हरेक नेपालीले यो वास्तविकता स्वीकार्नुपर्छ तपाईँले पनि स्वीकार्नुपर्छ मैले पनि स्वीकार्नुपर्छ द्वन्द्वलाई प्रत्यक्ष भोगेर आएकीले मेरो मन स्तर छैन होला आत्तिरहेकी छु होला म त्यसो भन्दैमा कामै गर्न नसक्ने भएकी छैन द्वन्द्वले गर्दा मान्छेले काम गर्न नसक्ने भए त सिँगै देशले काम गर्न सक्दैन अब कुनै पनि नेपाली काम गर्न सक्दैनन् बिदा दिए हुन्छ सबैलाई उहाँ चुपचाप मेरो कुरा सुनिरहनुभयो मलाई परामर्श सेवा पनि चाहिँदैन म मानसिक रूपमा शारीरिक रूपमा एकदम ठिक छु घर परिवारसँग भेट भइहाल्यो नयाँ ऊर्जा थपिए जस्तो भइरहेको छ मलाई म जुरुक्क कुर्सीबाट उठेँ आत्मविश्वासका साथ भने म फेरि जुम्ला जान्छु नौमा लेखिएको छ फेरि जुम्ला खपि नसक्नु जाडो थियो हरियो परियो केही देखिन्थेन आरुका बोट सल्लाहका बोट चाहिँ खैरा काला र नाङ्गै थिए फल लागेको थिएन नपात पलाएको थियो बाँझो फाटका कान्ला हिउँले सेताम्बे ढाकेका थिए यस्तो मौसममा आक्रमणको चौथो साता म जुम्ला फर्केकी थिएँ ओहो राधाजी तपाईँ फर्कनुभयो जुम्ला एयरपोर्टका प्रमुख छक्क पर्नुभयो अरू पनि चकित खाए सुनिल दाई गमा भाउजू हजुरआमा र केटाकेटीको अनुहारमा खुसी पनि थियो मेरो भविष्यप्रति चिन्ता पनि जुम्ला जुम्ला भनेर जिन्दगी बर्बाद पार्ने भई यसले गमा भाउजू सधैँ मलाई कर्कर गर्नुहुन्थ्यो म भन्थेँ अब त मेरो जिन्दगी नै जुम्ला हो नि भाउजू सुनिल दाई चाहिँ केही भन्नुहुन्थेन खालि बेलुकी घर फर्कन ढिला गऱ्यो भने अप्काउनुहुन्थ्यो घाम अस्ताउनु अघि नै केटाकेटीलाई म हिँड्ने बाटोतिर हेर्न पठाउने र आफू पनि बजार डुलिरहने उहाँको बानी कायम थियो हजुरआमा उसै गरी म घर नफर्कुन्जेल पिँढीमा बसेर मेरो बाटो हेरिरहनुहुन्थ्यो उहाँहरूको माया र साथले न त हो मलाई फेरि जुम्ला फर्कने साहस आएको आक्रमण भोगेका कर्मचारीमध्ये जुम्ला फर्कने पहिलो मै थिएँ धेरैले हाम्रो कार्यक्रम बन्द भयो भनेर सोचेका रहेछन् म पछि हट्नेवाला कहाँ थिएँ र जुम्लाको वर्षौँ पुरानो घाउमा आफ्नो ल्याकतले भ्याएसम्म ओखती गर्नै पर्छ भन्ने भावनाले म ओतप्रोत थिएँ मेरो मनोबल कान्जिरवा हिमाल झै दृढ थियो तर जुम्ला निस्लोट म माओवादी हमलापछि न जुम्ला तग्रिएको थियो न जुम्लीहरू खलङ्गा बजारमा द्वन्द्वका घाउ आलै थिए जलेका कार्यालय भवनको भग्नाशेष जस्ताको तस्तै थियो भित्तामा गोलीले पारेका भ्वाङ टालिएका थिएनन् डढेर कालो भएका झ्याल ढोकाका खापा बग्रिल्ती भेटिन्थे सिडिओ कार्यालयले जिल्ला विकास समितिमा आश्रय लिएको थियो कोठामा दुई चारवटा कुर्सी राखेर जिल्लाभरिको प्रशासन राम्ररी चलिरहेको छ भन्ने देखाउन खोजिएको थियो केही हताश प्रहरीको भरमा जिल्ला सुरक्षित छ भन्ने भान पारिएको थियो तर न प्रशासन राम्ररी चलेको थियो न शान्ति सुरक्षा नै थियो र यो कुरा कसैबाट लुकेको थिएन अस्पतालले आकस्मिक नियमित सेवाबाहेक सबै काम बन्द गरेको थियो बैङ्क पनि ठप्पै थियो जिल्ला बाहिर घर भएका कर्मचारी कोही फर्किएका थिएनन् नेपालगञ्ज र सुर्खेततिर काँच मिलाएर बसेका थिए धेरैजसो कार्यालयमा तल्लो तहका स्थानीय कर्मचारीलाई निमित्त दिएको थियो जुम्लामा फेरि माओवादी हमला हुने हल्लाले त माहौल अझ बिगारिएको थियो नयाँ आएका कर्मचारी त्रासले पुरै गलेका थिए पुराना सबैजसो विकास कार्यक्रम बन्द थिए नयाँको सुरसारै थिएन त्यसमाथि कार्तिक अठाइसको हमला र उन्तिसको टुडी खेलमा लम्पसार सुताएका सब मेरो अन्तरआत्मामा यस्तरी खेल बनेर गढेका थिए जति कोसिस गर्दा पनि त्यसबाट मुक्त हुन सकिरहेकी थिएन मेरो अगाडि लक्ष्यको अजङ्ग पहाड थियो माथि उक्लन न बाटो थियो न साथी कसरी उक्ल्याउँला यत्रो पहाड भितोलिएको मनोदशामा के म नडगमगाई अघि बढ्न सकुँला मेरो एक हो र डिपीले मात्र जुम्लामा परिवर्तन सम्भव होला र यस्ता प्रश्न घरिघरि मलाई घेर्न आइपुग्थे म आफूले बोकेको चुनौतीको भारले आफै तर्सन्थे पछाडि हट्न भने तयार थिएन मैले जसरी पनि यो पहाड चढ्नै पर्छ जुम्ला अस्पतालमा अपरेसन र रक्त सञ्चार कक्ष निर्माण नगरी फर्केँ भने बार आमाको अगाडि उभिन त केही थिएन म दिनहुँ ऐना सामु कसरी उभिउँला जति सोच्थेँ उति दृढ हुँदै जान्थेँ जुम्ला टेक्नसाथ एउटी सुत्केरी महिलाको मृत्युले मलाई नराम्ररी गिजोलेको थियो साल अड्किएर अत्याधिक रगत बगेपछि बेहोस हालतमा अस्पताल ल्याएकी ती महिलालाई मैले बचाउन सकिनँ त्यही बेला मैले जुम्ला अस्पतालमा अपरेसन कक्ष रगत ब्याङ्क र आकस्मिक कोष खडा गर्ने प्रण गरेकी थिएँ सुरक्षित मातृत्व कार्यक्रमले जुम्ला अस्पतालको नयाँ भवन र नयाँ अपरेसन कक्ष निर्माणलाई निरन्तरता दिँदै गर्दा म आफ्ना ती प्रण पुरा गर्न सँगसँगै अघि बढिरहेकी थिएँ जुम्ला फर्केपछि यो अभियानमा अझ घुरन्दार भएर लागे यतिन्जेल मैले के बुझिसकेकी थिएँ भने जुम्लामा विदेशी आयोजना त थुप्रै आए तर तिनीहरूले जुम्लीलाई आत्मनिर्भर होइन परनिर्भर बनाए ठुल्ठुला विदेशी शोधकर्ता पनि टन्नै आए तर तिनले जुम्लालाई केही दिएनन् उल्टै यहाँको अपहार सम्पदाबाट आफूलाई चाहिने धेरै थोक लिएर गए जुम्लालाई सिडी बनाएर माथि उक्लिएका अधिकांश सामाजिक कार्यकर्ताले उचाइमा पुगेपछि आफूले चढेको सिडी नै बिर्सिए एकचोटि जुम्लालाई फर्किएर हेरेनन् म सामाजिक कार्यमा देखिएको यो विसङ्गति तोड्न चाहन्थे दुई हजार एकसट्ठी असोजमा नयाँ अस्पताल भवन र नयाँ अपरेसन कक्षा निर्माण पुरा गरी सुरक्षित मातृत्व कार्यक्रम सकियो म त्यसअघि नै जागिर छाडेर आफ्नै अभियानमा होमिसकेकी थिएँ सुत्केरी कक्ष बनाउन रक्त सञ्चार सेवा सुरु गर्न र आकस्मिक उपचारको निमित्ति सहयोग जुटाउन मैले स्रोत सङ्कलन अभियान थालेँ जिल्ला प्रशासनदेखि जिल्ला विकास समितिसम्म धाएँ स्थानीय समुदाय परिचालन गरेँ राजनीतिक दलका प्रतिनिधिलाई गुहारे प्रहरी र सेनासम्म पुगे ती सबैले अभियानमा साथ दिए मैले सबैलाई स्वइच्छिक रूपमा योगदान गर्न भनेकी थिएँ कसैले एक दिनको खाजा बराबर पैसा दिए त कसैले एक दिनको तलबै दिए प्रहरी र सेनाले एकमुष्ट रकम दियो त्यतिले नपुगेर जुम्ला विमानस्थलबाट बाहिर जाने प्रत्येक यात्रुले दस रुपियाँ तिर्नुपर्ने व्यवस्था गरियो जहाजको बोर्डिङ पास जारी गर्दा नै रसिद दिएर दस रुपियाँ उठाउन थाल्यौँ यसरी रक्त सञ्चार सेवाको निमित्ति साढे तिन लाख र आकस्मिक कोषमा साढे छ लाख रुपियाँ जति जम्मा भयो जुम्लामा उपचार हुन नसकेर सुर्खेत वा नेपालगञ्ज लैजानु परे बिरामीको आर्थिक स्थिति हेरेर सहयोग गर्न आकस्मिक कोष व्यवस्था गरिरहेका थियौँ बाहिर जचाउन जाने आर्थिक हैसियत नभएर ज्यान गुमाउनु परेका थुप्रै घटना मैले यहाँ देखेकी थिएँ पैसाकै कारण मर्न बाध्य हुनु जस्तो अभिशाप अरू के होला फेरि त्यस्तो दिन नआओस् भनेर नै हामीले आकस्मिक कोषको अवधारणा ल्याएका थियौँ सुरुमा सुरक्षित मातृत्वले बिउ पुँजी रकम लगानी गर्ने भनेको थियो आनाकानी गरेपछि म बेसरी बाजिएँ उनीहरूले पनि डेढ लाख रुपियाँ दिए सबैको साझा पहलकै परिणाम हो दुई हजार साठीदेखि एकसट्ठी सालको बिचमा जुम्ला अस्पतालमा चारवटा मेजर अपरेसन भयो ती चारवटै सुत्केरी केस थिए कसैको बच्चा टाउकोबाट निस्कनुको सट्टा हाततिरबाट निस्केको थियो कोही अत्याधिक रगत बगेर आएका थिए सबैको पेट चिरिएर सकुशल बच्चा निकाल्न र आमालाई पनि बचाउन हामी सफल भयौँ यस्तो जटिल अपरेसन जुम्ला अस्पतालमै सम्भव होला भन्ने कसैले चिताएकै थिएनन् यस्ता केसमा पहिले सुर्खेत वा नेपालगञ्ज नलगी उपाय थिएन आज जुम्ला अस्पतालको रूपै फेरिसक्यो यो अञ्चल अस्पताल मात्र होइन कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानमा परिणत भएको छ सबै खालका सामान्य अपरेसन यही हुन थालेका छन् एपेन्डिक्स र हड्डीको मेजर अपरेसन गर्न अस्पताल सफल भइसकेको छ महिनामा दुई तिनवटा सुत्केरी सम्बन्धी मेजर अपरेसन भइरहेको अस्पतालका साथीहरू बताउँछन् डाक्टर नर्स र अन्य स्वास्थ्य कर्मीको खासै समस्या छैन प्रतिष्ठान बनेपछि अतिरिक्त पैसा दिएर थप डाक्टर व्यवस्था गरिएको छ र यी सबै हेर्दा मेरो मन सन्तोषले भरिएर आउँछ सबै उपलब्धिमा मेरो एक्लैको हात छैन त्यो सम्भवै थिएन म त लक्ष्यको अजङ्ग पहाड कसरी उक्लुला भनेर तर्सिएर बसेकी थिएँ पहिलो पाइला एक्लै चाले त्यसपछि अरू धेरै पाइला स्वत मसँग चाल मिलाउन थपिँदै गए अभियान जति अघि बढ्दै गयो म जुम्लामा उति रत्तिँदै गएँ स्वास्थ्य सेवाका अतिरिक्त अनाथ र गरिब बच्चालाई पढाउने उनीहरूलाई विभिन्न खालका तालिम दिने जस्ता सामाजिक कार्यमा संलग्न हुँदै गए यही क्रममा अलि नौलो काम गर्ने इच्छा जाग्यो एक दिन सिडिओ कार्यालय गएर प्रस्ताव राखे माओवादीले हमला गरेको भोलिपल्ट कार्तिक उन्तिस गतेको दिनलाई हामी शान्ति दिवसका रूपमा मनाऊ त्यस दिन आक्रमणमा मारिने सबै ज्ञात अज्ञात व्यक्तिको सम्झनामा कार्यक्रम गरौँ यसले मेलिम्लाको सन्देश दिन्छ र यही सन्देशले जुम्लाको विकासमा लाग्न सबैलाई प्रेरित गर्न सक्छ मैले भने जुम्लाको समग्र विकाससँग जोडिएको यो प्रस्ताव सजिलै पारित होला भन्ने मलाई लागेको थियो दुई हजार साठी कार्तिक उन्तिस गते नै पहिलो कार्यक्रम गरौँला भन्ने सोचेकी थिएँ सफल भएन कुरा सुन्न साथ सबैले जिब्रो टोके एक त प्रमुख जिल्ला अधिकारी सहित सबैजना कार्यालय प्रमुख नयाँ थिए उनीहरूले जुम्लाको त्यो त्रास दि सुनेका मात्र थिए हामीले जस्तो भोकेका थिएनन् सुनेको घटनाले मात्र कसैलाई यस्तो काममा लाग्न प्रेरित गर्ने कुरै आएन त्यसमाथि देशमा द्वन्द्व कायम थियो कुनै पनि रूपमा माओवादी वा सुरक्षा निकायलाई बिचकाएर खतरा मोल्न कोही चाहन्थेनन् म भने यो नयाँ सपनाको पछाडि निरन्तर लागिरहेँ सुर्खेत नेपालगञ्ज र काठमाडौँतिर बसाइसरेका जुम्लीहरूसँग सम्पर्क बढाएँ सहयोगको याचना गरेँ सुरुमा काठमाडौँमै सानो स्तरमा कार्यक्रम गरेर कार्तिक उनातिसलाई सम्झन थाल्यौँ पछि एउटा संस्था दर्ता गरेर औपचारिक रूपमै काम गर्न निदो गऱ्यौँ दुई हजार सडसट्ठी सालमा एक्सन ओक्स नेपाल स्थापना भयो र त्यही वर्ष पहिलोचोटि हामी जुम्लामै कार्यक्रम गर्न सफल भयौँ त्यसको सहायताले सानो ठुलो स्तरमा वर्षेनी कार्यक्रम भइरहेको थियो हामीले यो संस्था मार्फत मितेरी गाउँ सँगसँगै बाँचौँ अभियान सञ्चालन गर्दै आएका छौँ मितिरी गाउँ अभियानको खास उद्देश्य दस वर्षीय द्वन्द्वले छाडिएका घाउमा पलमपट्टि लगाउनु हो यसको निमित्ति स्थानीय चेतना स्तर बढाउन जोड दिइरहेका छौँ जुम्लाका स्कुलको पढाइमा सुधार ल्याउन आवश्यकता अनुसार पार्ट टाइम अतिरिक्त शिक्षकहरू व्यवस्था गर्छौँ पूर्णकालीन शिक्षकहरूलाई तालिम दिन्छौँ गरिब विद्यार्थीलाई छात्रवृत्ति दिन्छौँ दुई हजार उनासत्तरी सालसम्म जुम्ला र कालीकोटका तिसवटा स्कुलमा हाम्रो कार्यक्रम चलिरहेको छ हुम्ला र अछाममा विस्तार गर्ने तयारी हुँदैछ केही मानवीय सहायताका कार्यक्रम पनि छन् दुई हजार अडसट्ठी जेठतिर कालीकोटमा एकजना बालक मकै गर्दै थिए बारीमै बम पट्कियो उनका दुवै आँखा फुटे हामीले एक वर्ष काठमाडौँ राखेर उपचार गरायौँ आँखा प्रत्यारोपण गऱ्यौँ अहिले उनी देख्न सक्ने भएका छन् द्वन्द प्रभावित महिला तथा पुरुषलाई आयमुलुक सिप सिकाएर पुनर्स्थापनको प्रयास गरिरहेका छौँ घरेलु हिंसा र महिला यौन शोषणका घटनामा उजुरी दर्ता गर्न र मुद्दा चलाउन पनि हाम्रो संस्थाले सहयोग गरिरहेको छ सुरुमा स्थानीय स्तरमै मुद्दा चलाउँछौँ त्यहाँबाट प्रक्रिया अघि बढेन भने त्यो मुद्दालाई काठमाडौँसम्म ल्याउँछौँ महिला अधिकारका सवाललाई राष्ट्रिय स्तरमा उठाउन हामी पहल गरिरहेका छौँ पश्चिमी नेपालमा परम्परागत रूपले चल्दै आएको छाउपडी प्रथा उन्मूलनमा भिडिरहेका छौँ राजनीति तथा शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिताका निमित्त नीतिगत लबिङका काम भइरहेका छन् यस्ता विभिन्न कार्यक्रम गर्न हाम्रो संस्थाको स्रोत चन्दा सङ्कलन हो स्वदेशी तथा विदेशी व्यक्ति र संस्थाबाट हामी जुम्लाको निम्ति भनेर चन्दा उठाउँछौँ गएको वर्ष सन् दुई हजार बाह्र दस हजार अमेरिकी डलर जम्मा भयो यसमा जनश्रमदान र स्वयंसेवा समेत गरी अस्सी हजार डलर बराबर काम भएका छन् सन् दुई हजार तेह्रको पहिलो चार महिनामा नौ लाख रुपियाँ उठिसकेको छ म आफै यो संस्थामा स्वयंसेवीका रूपमा काम गरिरहेकी छु मेरो व्यक्तिगत खर्च बाह्र बहिनी सम्झनाले धान्दै आएका छन् एउटा विदेशी कार्यक्रमको जागिरे भएर पहिलोचोटि जुम्ला पुगेकी थिएँ म कार्यक्रम सकियो मेरो काम सकिएन जुम्लामै बसेँ जुम्लाकै भएँ यो अथक र अविराम समर्पणका पछाडि कुनै प्राप्तिको लोभ मलाई कहिल्यै थिएन अहिले पनि छैन तर दुई हजार उनासत्तर सालमा मैले एकैचोटि दुईवटा फल पाएँ अमेरिकाको युनिभर्सिटी एफ सेनेडियोगले मलाई द्वन्द्व प्रभावित क्षेत्रमा काम गरे बापत यो मन पिस मेकर दुई हजार बाह्रका रूपमा सम्मान गर्यो लगत्तै राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीले एनफिस अवार्ड दुई हजार बाह्रको निम्ति यज्ञ ठान्यो म यज्ञ थिएँ कि थिएन वा छु कि छैन थाहा छैन एउटा कुरा निश्चित हो यो दुईवटा अन्तर्राष्ट्रिय सम्मानले मेरो मनोबल उच्च भएको छ फेरि अर्को अजङ्गको पहाड चढ्ने लक्ष्य लिन थालेकी छु र मेरा पाइला झनै दह्रो भएका छन् माओवादी हमलामा मसँग एउटा छानामुनि बाँचेका भानु भाइका बुबा महाशङ्कर देवपट्टाले मलाई धर्मपुत्री मानेर जुम्लामै डेढ रोपनी जग्गा दिनुभएको छ मेरो छोरा र यी नानी मरेर बाँचेका हुन् उहाँले जग्गा हस्तान्तरण गर्दा भन्नुभएको थियो यिनी मेरी धर्मपुत्री हुन् तिला नदीको झुलुङ्गे पुल तर्ने बित्तिकै बोहरा गाउँको त्यस जग्गामा मितिरी शान्ति बाटिका निर्माण गर्ने घोषणा मैले गरेकी छु बोर्ड समेत टाँगिसकेँ त्यहाँ खलङ्गा हमलामा मारिएका सबै ज्ञात अज्ञात व्यक्तिको सामूहिक सम्झनामा एउटा शालिक निर्माण गर्ने योजना छ ध्यान र योग केन्द्र बनाउने पनि सोचिरहेकी छु आउँदो सेप्टेम्बर एघार दुई हजार सत्तरी असोज पाँच गतेमा विश्व शान्ति दिवस पारेर मिति शान्ति बाटिकाको औपचारिक घोषणा र कार्यक्रम गर्ने धोको छ यसैमा भर मगदुर लागिरहेकी छु म सधैँ भन्ने गर्छु कुनै व्यक्तिको जन्मने ठाउँ उसको छनौटको विषय होइन कोही धनी देशको धनी परिवारमा जन्मन्छन् ऊ धनी हुन्छ त्यसमा उसको योगदान केही हुन्न कोही गरिब देशको गरिब परिवारमा जन्मन्छ त्यसमा पनि उसको दोष केही हुन्न जहाँ जन्मे पनि जहाँ हुर्के पनि हामी सँगसँगै बाँच्न सक्छौँ जन्मका आधारमा आफूले पाएको क्षमता वा स्रोतलाई अलिकति बाँडेर आफूभन्दा कमजोरलाई बराबरीको हैसियतमा उभ्याउने सामर्थ्य हामीमा छ प्रश्न यति मात्र हो यो सामर्थ्यको उपयोग कसरी गर्ने मितिरी गाउँ सँगसँगै बाँचौँ अभियान यही प्रश्नको उत्तर खोज्ने जमर्को हो आदरणीय श्रोताहरू आजको श्रृङ्खलामा वाचन गरिएको कृति खलङ्गामा हमाला नामक राधा पौडेलजीद्वारा रचित कृति हो यस कृतिलाई पृष्ठ एक सय चौबिससम्म वाचन गरेर रोकेको छु आगामी दिनहरूमा यस कृतिका बाँकी रहेका भागहरू ल्याएर उपस्थित हुने नै छु श्रोताहरू आज वाचन गरिएको यस कृतिको भाग तपाईँहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट बक्समा गएर आफ्नो रचनात्मक प्रतिक्रिया पनि दिनुहोला यतिन्जेलसम्म यस श्रृङ्खलामा रहेर साथ दिनुभयो तपाईँ सबै सबैप्रति आभार प्रकट गर्दछु अर्को श्रृङ्खलामा भेट हुने बाचा गर्दै आजको श्रृङ्खलाबाट बिदा हुन्छु आज्ञा दिनुहोस् हस्त नमस्कार